राधे आफ्नै मनको टुक्रालाई बोलेर देउतासँग दुई हात जोडी बिन्ती गर्छु ನುಡಿ दुई हात जोडी बिन्ती गर्छु मैले जति दुःख परे नि म आफैले झेलौला तिमीलाई सानो पिर्बेतामा पानी छैन कहिले खुसी र में